तपाईँ ब्याचलर थर्ड इयर पढ्दै हुनुहुन्छ सेकेन्ड इयर सेकेन्ड इयर पढ्दै हुनुहुन्छ र कहाँ हो अहिले बुटल कुन क्याम्पस अक्सफोर्ड अक्सफोर्ड कलेजमा पढ्दै हुनुहुन्छ एकचोटि अन्तर्जातीय विवाह गरेको अवसरमा आफ्ना क्याम्पसका साथीहरूलाई के भन्न चाहनुहुन्छ के भनेर सम्झिन चाहनुहुन्छ मिस गर्नुहोस् न अब त अब नेटको फेसन छ नेटको फेसन छ अब यस्तो अन्तर्जातीय विवाह भइसक्यो भने सबैलाई थाहा छ कलेजको साथीहरूलाई अब फेसबुकमा सबैले उ गरिसकेछन् अन्तर्जातीय विवाह भयो भनेर ह्याप्पी म्यारिड लाइफ भनेछन् उनीहरूले कङ्ग्रेचुलेसन भनेछन् अब मैले थ्याङ्क यू भन्न चाहन्छु एकदम मिस गरिरहेको दाजु साथीहरूलाई पनि अब हजुरको पनि अरूसँग यस्तै इन्टरकास्ट कतिसँग अब यस्तै छ भने हजुरले पनि यस्तो गर्दा हुन्छ केही हुँदैन आफ्नो निडर भएर आफूले गर्नुपर्छ तपाईँ हामीले नै समाज परिवर्तन गर्ने हो मैले साथीहरूलाई त्यही भन्छु सुरजी वास्तवमा प्रेम के हो वास्तवमै भन्ने भने प्रेमको विषयमा कुरा गर्ने भने प्रेम भनेको भन्न त भन्छन् धेरै किसिमको हुन्छ भन्छन् तर प्रेम भनेको मलाई चाहिँ लाग्छ यो लाइफ नै हो कि जस्तो लाग्छ कि सानो अन्जेलसम्म बाबा मम्मीले यहाँसम्म ल्याउनु भयो भने अब भनेको अब योभन्दा अगाडिको लाइफलाई सपोर्ट गर्ने भनेको आफ्नो लाइफ फ्रेन्ड नै रहेछ त्यसको लागि यो माया भनेको मैले वास्तव भने नि जीवनै अथवा पराणै रहेछ जस्तो लाग्छ मलाई के रहेछ तपाईँहरूको अलिकति उमेर कलिलो छ यो अल्लारे जमनमा मान्छेले आफैले आफैलाई डिसिजन गर्न नसकेर पनि बिग्रिन्छन् पनि भन्छन् कति तपाईँ गल्ती त गर्नु भएको छैन गरेको छैन हामीले त धेरै सोचेर यो डिसिजन अनि कहिलेबाट कहाँबाट सुरु भएको प्रेम हो दुवैजना आजभन्दा लगभग लगभग भन नि दुई वर्ष नै भनौँ दुई वर्ष जस जसरी यो इन्टरको जुन टिचिङ प्र्याक्टिसको लागि मैले टिचिङ गर्ने स्कुलमा उसको टिचिङ गरिरहेको थियो टिचिङ प्र्याक्टिस त्यति बेला सायद झन्डै एकै महिना होला होइन झन्डै एक महिना जति उसले मसँगै टिचिङ गर्यो मैले जुन टिचिङ गर्नु स्किल छ उसमा नै टिचिङ प्र्याक्टिस गरेको सायद विशेष भनेको त्यहाँबाट नै जस हाम्रो लभ स्टोरी स्टार्ट भएको जस्तो त्यही हो जसरी मैले मेरो मनोवाकाङ्क्षा तिम्रो लागि अन्त प्राण त्यागेर जो राति दस बजे म यहाँ जसरी म घरबाट आएँ त्यसरी नै मैले तिम्रो लागि धेरै सङ्घर्ष गरेँ तिमीले पनि मेरो लागि धेरै गर्यो होइन त्यसको बारेमा दुबईको लागि भनौँ दुबईको लागि भनौँ न होइन जसरी हिजो तिमीलाई तिम्रो आफन्तले होइन मसँग मबाट जसरी टाढा बनाउने नियतले नै तिमीलाई जसरी मबाट खोसेर यहाँसम्म ल्याइपुऱ्याए त्यतिखेरको क्षण तिमीले कस्तो महसुस गरेको थियो होला त्यतिखेर म छुटेर आउँछु यिनीहरूसँगबाट भन्ने म मलाई आफूलाई ढुक्क थियो कि छुटेर आउँछु मलाई यिनीहरूले केही गर्न सक्दैन गर्न त्यही मार्ने हुन् म बरु मर्न तयार छु मैले उसलाई छोड्दिनँ नै भनेको थिएँ अब मैले अघि नै भनि बोलिसकेको छु सायद मैले एक्साक्ट खाना नखाएर भए पनि मैले तिम्रो बोको राख्दिनँ तिमीलाई कस्तो लाग्छ मलाई पनि यस्तो भइसक्यो अब हाम्रो भइसक्यो अब दुःख सुख जस्तो गरेर भए पनि हाम्रै लाइफ हो ठिक छ जेस अब तिमीलाई लाग्छ बाबा मम्मी उहाँहरूले मलाई सायद केही गर्नुहुन्छ होला जस्तो त्यस्तो केही सोच्छौ कि केही सोचेको छैन त्यस्तो सोचेको छैन अब अहिले त म त अब सबैसँग मेरो माइती परिवार मेरो माओली परिवार सबैसँग मैले नाता गरेर आइसकेको छु तोडेर त मेरो लागि मरिस भनेर सबैले अब भन्नु सक्नुभयो म त हजुरहरूको लागि म मरेँ म अब जान्छु उसीसँग भनेर नै आएको म मैले जसरी हामी लभ गऱ्यौँ त्यसरी नै यो लभलाई हामी जीवन्तसम्म पुर्याउनुपर्छ भन्ने लाग्छ मलाई धन्यवाद नयाँ जोडीलाई विशेष गरेर यसै हप्ता फेरि अर्को एक जोडीले अन्तर्जातीय विवाह गरे रूपन्देही जिल्ला गजेडी गाविस वडा नम्बर एक बसाइसराई गरेका बागलुङ जिल्ला ग्वालिचोर गाविस वडा नम्बर एक स्थित ढालबहादुर विश्वकर्माका छोरा राजु विश्वकर्मा र गजेडी गाविसकै कल्पना चौधरी बीच प्रेम सम्बन्ध रह्यो र उनीहरू विवाह गरेर घरबाट हिँडे र पछि प्रहरीमा उजुरी हालेर बाल विवाहको आरोप लगाएर छोड्छस् कि के गर्छस् बनाइयो र राजुले छोड्न बाध्य भए तर तिन चार दिन ती कल्पनालाई एकान्त ठाउँमा लगियो सम्पर्क सम्पर्कविहीन पारियो आखिर कल्पना त्यहाँबाट भागेर पुनः राजुसँग आइन र यिनीहरू अहिले विवाह गरेर हिँडेको अवस्था छ समाजको यति चुनौतीका बावजुद पनि इजोडी र हस्तिचोर वडा नम्बर दुई हरपुकोट निवासी सुरज विश्वकर्मा र हस्तिचोर चार निवासी सम्झना खत्रीबीचको यो आफू खुसी गरिएको विवाह पनि सफल रहोस् भन्दै जुन समाजमा हेर्ने दृष्टिकोण छ जातिपाती उच निचको जुन एउटा विभेद छ त्यसको अन्त्य होस् र हामी सबै नेपालीहरू समान भए भएर बाँच्न पाइयोस् भन्दै अन्तिममा केही भन्नु छ भने ठिकै छ जे होस् हाम्रो समाज अझै पनि ब्लाइन्ड छ अझै पनि अन्धो छ यस्तो समाजलाई जसरी हामी यो आधुनिक युगका मान्छेहरू जुन एक्काइसौँ शताब्दीका जुन हामी युवा युवतीहरू छौँ जसरी हाम्रो समाज अन्ध छ जसरी हाम्रो समाज दबेको छ जसरी हाम्रो समाजलाई दबाइएको छ यस्तै किसिमका यी कुसंस्कारहरूलाई तपाईँ हामी मिलेर यसै गरेर कुरेतीहरूलाई समाजबाट हटाउनुपर्छ र म जस्ता जसुकै साथीहरूले पनि यस्तो इन्टरकास्ट लभ गर्नु भएको छ भने त्यसलाई तपाईँले ढुक्क साथ सङ्घर्ष गरेर लभ म्यारेज गर्नुहोस् त्यसमा कुनै पनि बाधा अडचन हजुरहरूको लागि आउन सक्छ परिवार उसको आफन्तजन आउन सक्छ तर ती परिवार त्यो आफन्तजनको लागि तिनीहरूलाई तल बनाउनको लागि एउटा नियम छ एउटा कानुन छ पक्कै पनि यो कानुनले तपाईँहरूलाई हेल्प गर्नेछ र यो समाजलाई पनि नयाँ दिशातिर लग्नेछ भन्ने चाहिँ लाग्छ मलाई अनि सम्झना के तपाईँहरूको यो दुई मुटु एक भइसकेको प्रेमलाई छुट्याउने कुनै शक्ति होला संसार छैन पक्का छैन छैन हजुर हस् त तपाईँको दाम्पत्य जीवन सुखद रहोस् हाम्रो पनि शुभकामना धन्यवाद हस् मैले एक साग खाना नखाएर भए पनि मैले तिम्रो बोको राख्दिनँ तिमीलाई कस्तो लाग्छ मलाई पनि तिरा जोडी कहिला जाऊ छोडी मलाई तिम्रो

हवस् ती जोडीको सफल प्रेम विवाहको कथासँगै आजलाई बिदा माग्ने बेला भइसकेको छ बिदा माग्नु पूर्व तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाका लागि कार्यक्रम रेडियो पत्रिका ओजेलका खबर सामुदायिक रेडियो स्काई तङ्गास गुल्मीमा पत्राचार गर्नुहोला वा स्टुडियोको टेलिफोन नम्बर शून्य उनासी पाँच बिस सात सय चालिस र अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिस मार्फत पनि सुझाव सल्लाह दिन सक्नुहुनेछ हवस् त यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाई तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने तुलसिंहलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते